मेरो नाम हरि हो कुरा आजभन्दा तिन वर्ष पहिलाको हो म कुनै कामको सिलसिलामा काठमाडौँ आएको थिएँ पौष महिना भएकोले काठमाडौँमा निकै जाडो थियो म पनि जाडोको सदुपयोग गर्नु पर्यो भन्ने हिसाबले अलि रक्सी पिएको थिएँ साँचो भइसकेको थियो म रक्सीको नसामा मातेर आफू बस्ने होटलतिर जाँदै थिएँ रक्सीको नसाले गर्दा होला मेरो खुट्टा अलि स्थिरमा थिएनन् अझ त्यसमाथि बाग बजारका साङ्गुरा गल्ली नसाले गर्दा मलाई यस्तो जाडोमा पनि त्यस्तो केही अनुभव भएको थिएन साँझ भइसकेको थियो गलीहरूमा सडक बत्तीको मधुर प्रकाश आइसकेको थियो त्यतिकैमा मेरो पछाडि कुनै गाडीले हर्न बजायो मैले पनि साइड छोडिदिएँ गाडी मभन्दा केही अगाडि गएर रोकियो म आफ्नै तरिकाले हिँडिरहेको थिएँ जब म गाडीको नजिकबाट जाँदै थिएँ गाडीबाट हेलो भन्ने शब्द आयो म त्यसको केही वास्ता नगरी आफ्नै सुरमा नै हिँडिरहेको थिएँ म पुनः आवाज आयो हेलो म पछाडि फर्केर हेरेँ गाडीमा कुनै अदवश्य महिला टाउकोमा कालो चस्मा राखेँ मलाई इसारा गरेको देखेँ म गाडीको नजिक गएँ उनले मलाई गाडीको ढोका खोल्दै कहाँ जाने औ म पुऱ्याइदिन्छु भन्दै थिइन् म केही सोचमा परेँ कोही गुन्डाको लिडर त होइन कि मलाई लुट्ने प्रयास त होइन तर उनको शरीर अनि उनको पहिरन देख्दा त त्यस्तो छैन त्यही पनि मेरो मनमा यस्तै यस्तै कुरा आइरहेको थियो यसै बिचमा हेलो के सोचेको आइएम रोजनी भन न म पुऱ्याइदिन्छु होइन हजुरले दुःख गर्नु पर्दैन मेरोपट्टि यहीँ नजिक नै हो म आफै गइहाल्छु नि यतिकैमा उनले भनिन् होइन डराउनु पर्दैन म पुऱ्याइदिन्छु बस न किन डराएको मैले उनको कुरा टार्न कुनै बाटो पाइनँ म उनको गाडीमा बसेँ उनले गाडीको सिसा बन्द गर्न आग्रह गर्दै मेरो नाम सोधिन् मैले पनि मेरो सबै कुरा बताइदिएँ मैले पनि उनको बारेमा सोधेँ उनी ब्रिटिस लाउरीकी श्रीमती रहेछिन् उनको उमेर पच्चिस वर्ष भएको रहेछ र विवाह गरेको अहिले छ वर्ष भइसकेको रहेछ र श्रीमान दुई वर्षमा एकपटक घर आउने रहेछन् र अझसम्म उनीहरूको बच्चा भने रहेनछन् यति कुरा गर्दा हामीहरू करिब दस मिनटको बाटो कटिसकेका थियौँ मैले उनलाई यहीँ रोक्नुहोस् भनी आग्रह गरेँ मेरो होटेल यहीँ हो फेरि फेरि मौका मिले भेटौँला भन्दै म झर्न खोजेँ तर उनले मलाई आज मेरैमा जाउँ भनेर कर गरिन् तर म उनको कुरामा सहमत भएन तैपनि उनले मलाई धेरै कर गरेपछि हामी दुवैजना उनको घरतर्फ प्रस्थान गऱ्यौँ करिब आधा घन्टाको गाडीमा यात्रा गरेपछि हामी उनको घर पुग्यौँ उनको घर सानो चिटिक्क परेको कम्पाउन्ड सहितको रहेछ उनले आफ्नो गाडी राखेर ढोकाको बेल बजाइन् कुनै करिब करिब चालिस वर्षीय महिलाले ढोका खोलिन् उनले मतिर इसारा गर्दै उहाँ मेरो सोल्टी हो तिमी गएर सुत हामी पछि खाना खान्छौँ ती महिलाले मलाई नमस्ते गर्दै बाटो लागिन् हामी दुईजना घरको कोठामा प्रवेश गऱ्यौँ भित्र कोठा महँगा महँगा सामानले सजाएको थियो उनले ड्रेस चेन्ज गरेर दुईवटा गिलासमा विस्की आइन् अनि चियर्स भन्दै मलाई पिउन आग्रह गरिन् कुरा गर्दै हामीहरूले उस्कीको पहिलो ड्रिङ्क्स खत्तम पार्यौँ त्यसपछि उनले फेरि विस्की लिएर आइन् मैले उनलाई म पहिला नै पिएको कुरा भने त्यसपछि मेरो ग्लासमा थोरै राखेर आफ्नो माल दिएर राखिन् हामी दुवैलाई नसाले छोइसकेको थियो उनले कोठा न्यानो पार्नलाई हिटर जलाएकी थिइन् हामीहरू बिच धेरै कुरा भइसकेको थियो उनले आफ्नो श्रीमान विदेश भएको हुँदा आफूलाई त्यति टाइम नदिएको गुनासो मसँग पोख्दै थिइन् मैले आफू अविवाहित भएको कुरा उनलाई भने उनी र म बिच अब अरू कुरा भन्दा सेक्स सम्बन्धी कुरा हुन थाल्यो यत्तिकैमा उनले आफ्नो श्रीमानले उनको यौन सन्तुष्टि मेटाउनको लागि नक्कली लिङ्ग पठाइदिएको कुरा गरिन् मैले उत्सुक भई नक्कली लिङ्ग पनि हुन्छ भनी सोधेँ उनले मलाई हेर्ने हो भनी भनिन् मैले त्यस्तो कुरा कहिले नदेखेको भनी उनीसँग भने उनले जरतको ढोका खोल्दै त्यसलाई झिकेर आफ्नो मुख बाहिरभित्र गराउन थालिन् अनि मेरो नजिक आएर मेरो पाइनभित्रको भाइलाई सुमसुमाउन थालिन् ममा अनौठो कबुदी लाग्न थाल्यो उनले मेरो पाइन्ट पनि खोलेर एकतिर फालिदिन् अनि मेरो भाइलाई आफ्नो मुखभित्र बाहिर गर्न थालिन् मलाई कस्तो कस्तो अनुभव भइरहेको थियो उनले अप्ठ्यारो मान्नु पर्दैन भने टिभीमा ब्लू फिल्म लगाइन् उनले आफ्नो शरीरको सम्पूर्ण वस्तु खोलिन् बेडमा आई पुनः मेरो भाइसँग उनी खेल्न थालिन् म पनि उनको स्तनको मुन्टा चुस्दै उनीसँग लडीबडी खेल्न थालेँ तर मेरो मनमा नक्कल लिङ्गको बारेमा जान्ने कौतूहल त थियो मैले उनलाई नक्कल लिङ्ग कसरी प्रयोग गर्ने भनी सोधेँ अनि प्रयोग गरेर देखाऊ भने उनले मेरो कुरा मानिन् अनि आफ्नो गुलाबी योनी मलाई देखाउँदै त्यसको वरिपरि थुक दल्दै त्यो नक्कल लिङ्ग भित्र बाहिर गराउन थालिन् म त्यो सबै दृश्य हेर्दै थिएँ उनको योनीको वरिपरि रौँ थिए उनी त्यसको बिचमा एउटा अटल हिमाल जस्तो गुलाबी रङको चुचुरो थियो त्यसको केही तल उनले नकलिङ्ग बाहिरभित्र थिइन् मैले उनलाई तपाईँको रौँ किन यस्तो पातलो भनी सोद्धा उनले ब्लेडले मिलाउँछु भन्ने जवाफ दिइन् मलाई पनि त्यो सबै दृश्य देख्दा मनमा काउकुती लागिसकेको थियो मेरो भाइ पनि निकै फुर्तिलो भइसकेको थियो म पनि मेरो भाइलाई बिस्तारै खेलाउँदै थिएँ उनको योनितिर नजर गाडेको त उनले छिटो छिटो भित्र बाहिर गराउँदै थिइन् योनिबाट पानी निस्किरहेको थियो मैले त्यो दृश्य स्याउन नसकेर उनको हातबाट नक्कली लिङ्ग झिकी म बाहिर गराउन थालेँ उनको योनीबाट पानी बगिरहेको थियो मैले त्यो पानी यसो हातमा लिएको त निकै चिप्लो थियो उनको मुखबाट अनायासै केही शब्दहरू निस्किरहेका थिए मैले उनको चित्का रोक्नको लागि उनको मुखमा मेरो मुख छोडिदिएँ उनी निकै उत्तेजित भएकी थिइन् मैले पनि उनको स्तनका मुन्टामा टोक्दै मेरो हातले उनको योनी खेलाउँदै टिभीतिर नजर दिएको त टिभीमा पनि कुहिरेहरूको त्यस्तै दृश्य आइरहेको थियो यत्तिकैमा उनले प्लिज अब म धेरै सहन सक्दिनँ भन्दै थिइन् मेरो भाइ पनि उनको दुलो दुलोभित्र छिर्नलाई बाटो खोजिरहेको थियो मैले पनि अब धेरै बेर गर्न नहुने ठानेर उनको दुलोको नजिक मेरो भाइलाई लगेर राखेँ युनिबाट चिप्रो पानी भएको हुँदा मेरो भाइलाई उनको दुलो खोज्न कुनै गाह्रो थिएन मेरो एक झट्कामै मेरो भाइ उनको युनिभित्र छिर्यो जब मेरो भाइ भित्र बाहिर गर्न थाल्यो उनको मुखबाट अनौठो शब्दहरू निस्किन थाल्यो अझै भित्र छिराउ अझै भित्र छिराउ जस्ता शब्दहरू निस्किन थाले उनी पूर्ण रूपमा बेहोसी जस्तै भएकी थिइन् मैले उनलाई अर्को स्टाइलले दिने विचार गरी उनको हात र खुट्टा भुइँमा टेक्न लगाएँ उनी अब पशु जस्तै गरी बसिन् मैले पनि उनलाई पशु स्टाइलले दिन थालेँ यसरी मेरो लिङ्ग उनको योनिमा पस्दा उनको योनि केही साँगरो हुन गयो मलाई अलिक डायट भएको अनुभव भयो मैले बिस्तारै बिस्तारै ठेल्दै थिएँ त्यसो गर्दै मलाई साह्रै मजा आइरहेको थियो यतिकैमा उनले मलाई बेडमा उत्तानो पारेर सुत्न लाइन् अनि मेरो लिङ्ग छुस्न सुरु गरिन् आहा कति मिठो आइसक्रिम जस्तै भन्दै उनले मेरो लिङ्ग छुस्न थालिन् म पनि उनको योनिभित्र औँला घुसाएर त्यहाँबाट निस्केको चिप्लो पदार्थ उनको शरीरमा दल्दै थिएँ त्यति बेला त्यहाँको वातावरण निकै आनन्ददायी थियो मानौ हामी एकअर्कामा तृप्त थियौँ त्यत्तिकैमा मैले पुनः उनको योनिभित्र मेरो लिङ्गको प्रवेश गराएँ उनी पहिलेभन्दा छन् उत्तेजित भइन् उनले तलबाट नै पेलिरहेकी थिइन् यसो गर्दै मलाई निकै आनन्द आइरहेको थियो मलाई पनि निकै फुर्ती चढ्न थाल्यो मैले पनि उनलाई एक सय बिसको स्पिडमा दिन थालेँ खै हुस्कीको नसाले गर्दा होला मेरो माल पनि झरिरहेको थिएन त्यति बेला पुनः उनको मुखबाट शब्दहरू निस्किन थाले यस्तै शब्दहरू उनको मुखबाट निस्किँदै थिए ओहो मेरो युनिता दिदेऊ प्लिज ओ यास यास भन्दै उनी बग्दै थिइन् म पनि उनलाई एक सय बिसको स्पिडमा नै दिँदै थिएँ मेरो गति झनै बढ्न थाल्यो मैले सोचेँ अब मेरो माल झर्छ होला उनी पनि शिथिल हुँदै गएकी थिइन् यत्तिकैमा मैले मेरो पाइला उनको योनीबाट बाहिर झिकी उनको मुखको नजिक लगी एक छट्का मारेको त मेरो भाइले बमिट गर्न थाल्यो उनले झट्ट मेरो भाइलाई आफ्नो मुखमा लगे मेरो बिर्य सबै नै लिन् त्यसपछि हामी दुवै शिथिल भयौँ दुवैजना करिब पन्ध्र मिनट जति बेडमा अचेत जस्तै भइ लडिराख्यौँ सायद हामी निकै थकित थियौँ होला त्यसपछि उनले मलाई नुहाउन जान आग्रह गरिन् मैले उनलाई सँगै नुहाउने कुरा गरेँ हामी दुवै बाथरुमभित्र प्रवेश गऱ्यौँ त्यहाँ पनि हाम्रो कहानी सुरु भयो बाथरुममा उनले सबैभन्दा पहिले मेरो भाइलाई धोइदिन् मेरो राजा नै यही हो ल ल बाबुलाई म नुहाइदिन्छु ल ल ल भन्दै उनले मलाई अनि मेरो भाइलाई नुहाइदिनु थालिन् म पनि उनको योनीमा साबुन लगाई राम्रोसँग धोइदिएँ अनि उनको सम्पूर्ण शरीरमा एकपटक किस गरेँ उनको योनिको दुलोमा मेरो औँला पस्दा फेरि मेरो भाइले उनको दुलो खोजे जस्तो गर्न थाल्यो मैले उनको स्तनको मुन्टा निकै बेर चुसेँ उनले कस्तो बच्चा जस्तो बुबु खाइरहेको अरू पनि केही खाउन भन्न थालिन् मैले पनि उनलाई त्यहीँ ठडाएर दिन थालेँ त्यहाँ एकसट पुरा गरेँ हामी नुहाएर बाहिर आयौँ खाना खाएर हामी पुनः बेडरुमतिर फर्क्यौँ त्यो रात मैले उनलाई पाँच पटकसम्म विभिन्न स्टाइलले दिएँ मलाई निकै आनन्द अनुभव भयो बिहान नौ बजे मात्र म उठेँ अनि उनले चिया लिएर आइन् हामी दुवैले चिया पियौँ मैले अब म जानुपर्छ भन्ने कुरा उनी समक्ष राखेँ मलाई उनीदेखि केही लात लागेको थियो उनले आफैले गाडीमा पुऱ्याइदिने कुरा गरिन् तर म आफै जान्छु किन बेकारमा दुःख गर्नुहुन्छ भन्दा उनले रातभर मेरो लागि दुःख गर्यो म पुऱ्याइन्छु नि भनिन् तर म आफै जान्छु भनेर म हिँड्न लागेँ तब उनले एउटा पेपरमा आफ्नो मोबाइल नम्बर लेखेर दिइन् अनि म बसेको होटेलको फोन नम्बर मागिन् मैले पनि उनलाई फोन नम्बर दिएँ उनले मलाई फेरि भेट्ने बाचाका साथ दराजबाट केही पैसा झिकेर मेरो खल्तीमा राखिदिइन् मैले पैसा लिन मानिनँ उनी रिसाउँदै मलाई गाली गरिन् मैले पनि आरामको कमाइ सम्झिलिएँ उनले गुड बाई भन्दै मलाई किस गरिन् मेरो मनमा फेरि काउकुती लाग्यो मैले पनि उनलाई किस गर्दै बेडमा लडाएर पुनः काम सुरु गरेँ खै बिहान भएर हो कि मेरो माल छिट्टै जल्यो उनले तौलियाले मेरो भाइलाई पुछिदिन् अनि म आफ्नो बाटो लागेँ ट्याक्सी लिएर म होटेलमा आएँ होटलमा आएँ उनले दिएको पैसा हेरेको त पाँच हजार रहेछ म निकै खुसी भएँ नै अजिङ्गरको आएर दैवले चिराउने रहेछ भन्दै खाना खानालाई तल चरे